चितवनमा अहिले सघन आइपिएम कार्यक्रम अन्तर्गतको कृषक पाठशाला सञ्चालन भइरहेको छ चितवनको भण्डारा रत्नगर मंगलपुर लगायतका स्थानमा नौवटा कृषक पाठशाला सञ्चालन हुँदै आएको छ चाहिएको बेलामा मल खाद तथा बाली नालीमा प्रयोग गर्ने विषादी उपलब्ध नहुँदा कृषकहरू समय समयमा दुःख भोग्दै आएका छन् बाली नालीमा प्रयोग गर्दै आएको विषादी एकातिर महँगो हुनुका साथै अर्कोतिर मानव स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याइरहेको हुन्छ त्यसैले कृषकहरूलाई विषादी किन्न पनि नपर्ने तथा चाहिएको बेला घरमै बनाउन सकिने र स्वास्थ्यमा असर नगर्ने सघन आइपिएम कार्यक्रम अन्तर्गत घरमै बसेर विषादी बनाउने कृषक पाठशाला सञ्चालन गरिएको वरिष्ठ बाली संरक्षण अधिकृत कमलनाथ वाग्ले बताउनुभयो राष्ट्रिय पाठशालामा बनाउने भनेको चाहिँ तपाईँ जैविक विषादी घरेलु वनस्पति विषादीहरू बनाउने हो र चाहिँ बजारमा पाउने धेरै रासायनिक विषादीहरू चाहिँ आउँछ त्यो रासायनिक पनि अहिले चाहिँ अब करिब करिब चाहिँ वनस्पतिक जन्यबाट चाहिँ अब बनाएका विषादीहरू चाहिँ जस्तै निममा आधारित विषादीहरू आइराखेको छ बजारमा अलिकति त्यो बजारमा चाहिँ त्यस पछाडिको चाहिँ प्रयोग पनि बढी गर्नु पर्ने र त्यसको चाहिँ लागत कस्ट पनि बढी हुने र चाहिँ त्यसको चाहिँ बजार मूल्य पनि बढी भएको अब छ त्यस कारणले कृषकले व्यवसायवाला कृषकले त्यो प्रयोग गर्दैन वर्धक हो त्यो चाहिँ त्यस्तो चाहिँ हामीले चाहिँ तुरुन्तै आज छरेको चाहिँ उतिखेर चाहिँ टिपेर धोइ पखालिएर खान पनि सकिन्छ र चाहिँ त्यसले चाहिँ वातावरण मैत्री पनि हुन्छ त्यो ती विषादीहरूले चाहिँ बिरुवालाई चाहिँ भनौँ न उसको स्वास्थ्यकर बनाउँछ र कुनै पनि चाहिँ त्यो हार्मफुल हुँदैन त्यो विषादी सघन आइपिएम कार्यक्रम अन्तर्गतको कृषक पाठशालामा विशेष गरेर कृषिलाई विषादी मुक्त बनाउने उद्देश्यले कृषकहरूलाई घरमै विषादी बनाउन तालिमको व्यवस्था गरिएको कृषि कार्यालयले जनाएको छ घरमै बसेर विषादी बनाउँदा विशेष गरेर अमिलो पिरो टर्रो तितो तथा बढी गन्ध आउने झारपात त्यस्तै लसुन प्याज अदुवा बोजो रिठा इमली झोल गाईको गहुत इत्यादिको मिश्रणले बनाउने गरिन्छ घरायसी सामग्रीको मिश्रणले बनाउने हुँदा किरालाई नमारी भगाउने काम हुने किसान सानुमाया चौधरीको भनाइ छ मिठो खालको पात एक किलो गन्ने खालको पात एक किलो पिरो खालको पात एक किलो तरो खालको पात एक किलो जम्मा गरेर पाँच किलो बराबर बेसार एक पाउ अनि दुध एक लिटर अनि पिसाब लगभग यतिमा तपाईँ पचास लिटर पचास लिटर जति पिसाबमा पकाउने एउटा ड्रम त्यसमा हालेर जाडो महिनामा चाहिँ एक महिना लाग्छ यो बजारमा पाइने विषादीले बालीनालीलाई फाइदा पुग्ने किरालाई मारिदिनुका साथै उब्जनीमा पनि रास आउने गर्दछ त्यसैले घरमै बनाएर प्रयोग गर्ने विषादीले मित्रु किरा र बालीनालीलाई कुनै असर नगर्ने किसानहरूले बताएका छन् यसरी घरमा बनाएको विषादी बालीनालीमा प्रयोग गर्दा एकातिर विषादी मुक्त खाँदा उत्पादन गर्न सकिन्छ भने अर्कोतिर भूमिको उर्वरा शक्तिमा वृद्धि हुन्छ त्यसैले कृषि कार्यालयको यो कार्यलाई सबै किसानले एकजुट भएर अगाडि बढाउनु आवश्यक छ